एकीकृत माओवादी नेकपा माओवादी नेकपा एकीकृत मातृका यादवको नेकपा माओवादी माओवादी र मणि थापाको क्रान्तिकारी कम्युनिष्ट पार्टीले त्यसो हुन नदिन र पहिचान सहितको संविधानका लागि संघर्ष गर्ने निर्णय गरेको स्रोतले जनाएको छ एकीकृत माओवादीले नेकपा माओवादी लगायतले उठाउँदै आएको गोलमेज सम्मेलनका बारेमा संविधान सभामा प्रतिनिधित्व गर्ने दललाई सहमत गराउन पहल गर्ने र अरू दलले बाहिरबाट दबाव दिने योजना रहेको छ त्यस्तै आम नागरिकका जीविकाको विषयलाई लिएर पनि संघर्षका कार्यक्रम तय गर्ने तयारी छ पाँच पार्टीले गठन गरेको कार्यदलले तयार गरेको कार्ययोजना आज बेलुकी पाँच बजे बस्ने पाँच पार्टीको बैठकमा पेश गर्ने र बैठकले अन्तिम रूप दिने स्रोतले सुनाएको छ तर कार्यगत एकतालाई कार्यान्वयन गर्ने गरी बनाउने मोर्चाको नाम के राख्ने भन्ने विषयमा भने अझै सहमति हुन सकेको छैन संविधान सभाको बैठक आज पनि बस्ती छ तत्कालीन सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समितिको प्रतिवेदनमा रहेका सहमतिका बारेमा सभासदहरूले आफ्नो धारणा राख्नेछन् त्यस्तै अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक अधिकार संरक्षण समितिको प्रतिवेदनमा उल्लेखित विषय मध्ये सहमतिका विषयहरूको निकुल सम्बन्धी प्रतिवेदनमा आज पनि सभासदहरूले आफ्नो धारणा राख्नेछन् यसअघि हिजो बसेको बैठकमा तत्कालीन व्यवस्थापकीय अङ्गको स्वरूप निर्धारण समितिको प्रतिवेदनमा उल्लेखित विषयहरूको सहमति र असहमतिको प्रतिवेदन सम्बन्धी समितिमा पठाइएको थियो सहमतिका विषय मस्यौदा मस्यौदाका लागि मस्यौदा समिति र सहमतिका विषय विवाद समाधानका लागि संवाद तथा सहमति समितिमा पठाइएको थियो संविधान सभाको महत्वपूर्ण मानिएको संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिमा आजदेखि राज्यको पुनर्संरचना सम्बन्धी प्रतिवेदनमा रहेका असहमतिका बारेमा छलफल हुने भएको छ जारी बैठकमा तत्कालीन राज्यको पुनर्संरचना तथा शक्ति राज्य शक्तिको बाँडफाँड समितिको प्रतिवेदनमा रहेका असहमतिका बुदामा छलफल अघि बढाइएको समितिले सुनाएको छ यसअघि न्याय प्रणाली समितिको प्रतिवेदनमा रहेका असहमति टुङ्गो लगाउने तयारी गरिएको भए पनि राज्यको पुनर्स संरचनासँग जोडिएको भन्दै पछि छलफल गर्ने निर्णय समितिले गरेको थियो लागु औषध दुरुपयोग तथा अवैध औषध अपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ आशाको एक सन्देश लागु औषध दुर्व्यसनको रोकथाम र उपचार सम्भव छ नाराका साथ नेपालमा पनि सरकारी तथा गैर सरकारी संस्थाले विभिन्न कार्यक्रम गर्दैछन् सरकारले दिवसका अवसरमा शुक्रबारदेखि नै विभिन्न कार्यक्रम गरिरहेको छ दुर्व्यसनीले स्वास्थ्यमा पार्ने असरका बारेमा सचेत गराउने त्यसबाट मुक्त गराउने र दुर्व्यसनमा फँसेकाको मनोबल बढाउने उद्देश्य उद्देश्यले राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउने गरिएको छ राष्ट्रसंघका महासचिव वान के मोनले सुरक्षित दिगो भविष्य निर्माणको अभिन्न तत्वका रूपमा औषध प्रयोगको चुनौती सामनाका लागि प्रयास बलियो भान अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ लागु औषध दुरूपयोग र अवैध ओसार फसारले सबैलाई समृद्धि र समानता दिने विश्वको प्रयासमा गम्भीर असर गर्ने भन्दै उहाँले सबै सचेत हुनुपर्नेमा जोड दिनुभएको छ विशेष गरी छ कक्षादेखि बाह्र कक्षासम्म सात विद्यार्थी दुर्व्यसनको कुलतका फस्ने गरेको विभिन्न तथ्याङ्कले देखाएका छन् दुर्व्यसनबाट नलाग्न प्रेरित गर्न र ठिक समयमा सही उपचार पाए सामान्य जीवन यापनमा फर्किन सक्ने भएकाले परिवार साथीभाइ र समाजले यसमा पहल गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् बालिकामाथि यौन शोषण गरेको आरोपमा रूपन्देव टोलका एक होटल व्यवसायी पक्राउ परेका छन् आफ्नै होटलमा काम गर्ने चौध वर्षकी बालिकालाई यौन शोषण गरेको आरोपमा प्रदीप होटलका सञ्चालक त्रिपन्न वर्षका लेखनाथ भण्डारीलाई पक्रेको इलाका प्रहरीकाले बुटोलले सुनाएको छ बुटोलको एक विद्यालयमा कक्षा छमा पढ्ने बालिकासित शिक्षिकाले सोधखोज गर्दा आफू गर्भवती भएको बताएपछि घटना सार्वजनिक भएको हो भण्डारीले पनि यौन शोषण आरोप स्वीकार गरेको भएको प्रहरीले सुनाएको छ घटनाबारे अनुसन्धान भइरहेको बुटोलका डिएसपी दिनेश आचार्यले बताउनुभयो छोरीको रूपमा पालन पोषण गर्ने र पढाइदिने भन्दै भण्डारीले सात वर्षको उमेरमा ती बालिकालाई गुल्मीबाट बुटोल ल्याएका थिए नेपाल कृषि अनुसन्धान परिषद नार्कले अनुसन्धान गरेका बाल्य नालीका छात्र प्रविधिलाई किसान स्तरसम्म पुर्याउन आम संसार माध्यमको प्रयोगलाई अझै प्रभावकारी बनाउनु पर्नेमा सरकारवालाहरूले जोड दिएका छन् नार्कको संसार प्रकाशन तथा अभिलेख महा महाशाखाले आयोजना गरेको कृषि प्रविधि विस्तारमा संसारको भूमिका विषयका कार्यक्रममा कृषि विज्ञ र पत्रकारहरूले यस्तो जोड दिएका हुन् नार्क कार्यकारी निर्देशक दलबहादुर गुरुङले प्रविधि विस्तारको लागि कृषि विज्ञ आफै पनि सक्रिय हुनुपर्ने बताउनुभयो अनुसन्धान गरेर दराजमा थन्काउने र शुभ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 भएको बिबिसीले जनाएको छ घटनाको जिम्मेवारी कसैले लिएका छैनन् तर पछिल्लो समय उग्रवादी संगठन बोकोहरामले अबुजालाई लक्षित गरी बम विस्फोट गराउँदै आएको छ बेलायती प्रधानमन्त्री डेभिड क्यामरोनको जेनक्वाल्डी जुनेकरलाई युरोपियन युनियनको अध्यक्ष नबनाउने प्रस्ताव विफल भएको छ बेलायतको संसदमा सहयात्री दलहरू नै क्यामरोनलाई साथ नदिएपछि उनी असफल देखिएका हुन् बेलायती प्रधानमन्त्री क्यामरोनले जुनेकरलाई अध्यक्ष बनाए बेलायत युरोपियन युनियनबाट बाहिरिने चेतावनी दिएका थिए केही देशहरूले उनलाई साथ दिए पनि आफ्नै सदनबाट साथ नपाएपछि क्यामरोन पछि हट्न बाध्य भएका हुन् लचक बेगबारका पूर्व प्रधानमन्त्री जुन केरलाई अध्यक्ष बनाउन जर्मनी लगायतका देशहरू सकारात्मक देखिएका छन् युरोपियन युनियनको बैठक आजबाट ब्रसेल्समा सुरु हुँदैछ यो एकका दीर्घकालीन एजेन्डाहरू तय गर्दै भोलि युनियनको नेता चुन्नुपर्नेछ खेल समाचार विश्वकप फुटबल अन्तर्गत समूह एफबाट अर्जेन्टिना समूह विशेषता बनेको छ गैरातीको खेलमा नाइजेरियालाई पराजित गर्दै नकआउट नकआउट चरणमा प्रवेश गरेको हो तर हार बिहिरे पनि नाइजेरिया पनि भाग्यमानी बन्दै अन्तिम सोह्रमा पुगेको छ नाइजेरिया गैराती अर्जेन्टिनासँग तीन दुईले पराजित भएको हो नाइजेरियाका लागि दुवै गोल अहमद मुसाले गर्नुभयो भने अर्जेन्टिनाका दुई गोल मेसीले गर्नुभयो त्यस्तै विश्वकपमा पहिलो पटक सहभागिता सुनाइरहेको बोस्नियाले इरानलाई तीन एकले हराएको छ बिच आज बिहान भएको खेलमा स्विजरल्यान्ड विजयी भएको छ हुन्डुरसलाई तीन एकले हराउँदै स्विजरल्याण्डले अन्तिम सोह्रमा स्थान बनाएको छ बिहान भएको इक्वेटर र फ्रान्सबीचको खेल गोलरहित बराबरीमा सकिएको छ गोल गर्न नसकिए पनि फ्रान्स जोगिएको छ भने इक्वेटर विश्वकपबाट बाहिरिएको छ बिहान दस बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक संविधानका लागि सड़क र सदनबाट संघर्ष गर्ने पाँच कम्युनिष्ट पार्टीको योजना आम नागरिकको विषयलाई लिएर पनि संघर्षका कार्यक्रम तय गर्ने तयारी संविधान सभाको बैठक आज पनि बस्दै संवैधानिक समितिको बैठक भने सारी नाइजेरियाको राजधानी अबुजामा भएको बम विस्फोटमा एक्काइसजनाको मृत्यु बाहन्नजना घाइते र विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत नाइजेरिया अर्जेन्टिनासँग पराजित इरानमाथि बोस्ने हर्जकोविनाको सान्त्वना सान्तुनासित हवस् त बिहान दस बजीको अर्पण समाचार सकियो सुजिता हमाल बिता भए नमस्कार यस अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस